नमस्कार अनि धेरै धेरै स्वागत छ रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरजको प्रस्तुति कार्यक्रम लौ खानुस गाउँको यो बसाइमा कार्यक्रम लिएर उपस्थित भएको छु म तपाईँको गाउँखाने कथाको साथी राजन दिल गुरुङ मेरो आवाजलाई तपाईँ समक्ष पुर्याउन सहयोग गर्दै हुनुहुन्छ प्राविधिक सहकर्मी साथी राज पौडेल हरेक बुधबार दिउँसो तिन बजेको नेपाल बाढी समाचारपछि लगभग लगभग चार बजेसम्म आउने गर्दछ कार्यक्रम लौखानुस गाउँ कार्यक्रम लौखानुस गाउँमा हामी तपाईँसँग रमाइलो कुराकानीको साथमा हाम्रै गाउँ घरको प्रचलनमा रहेको खेल गाउँखाने कथाको खेल खेल्ने गर्छौँ गाउँखाने कथाको खेल खेल्नको लागि शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस तपाईँको लागि खुल्ला गरेका छौँ यहाँसम्म आउनुहोस् तपाईँसँग गाउँखाने कथाको खेल खेल्नेछौँ र गाउँखाने कथाको सही जवाब दिनुभयो भने तपाईँमध्ये एकजनालाई आकर्षक पुरस्कार पुरस्कारको व्यवस्था पनि रहेको छ पुरस्कारको व्यवस्था गरेको छ वीरेन्द्रनगरको पहिलो मोबाइल हाउस एमुन मोबाइल हाउस वीरेन्द्रनगर चितवनले जहाँ तपाईँ Nokia Samsung Colors Spice Lava Micromax हरेक खाले मोबाइल खरिद गर्न अनि भरपर्दो तरिकाले मर्मत पनि गर्न सक्नुहुन्छ एनटिसी एनसेल सिडिएबी युटिएलका रिचार्ज कार्ड होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै तपाईँले हातमा लगाउने वारेन्टी घडी मोबाइलका ग्यारेन्टी ब्याट्री पाइनुका साथै यनसेल यनटिसीको सिम पनि रहेको जानकारी पाएका छौँ त्यसो त तपाईँ स्मार्टफोन चलाउनु भएको छ भने पनि तपाईँको लागि आवश्यक पर्ने एप्लिकेसनको लागि भरपर्दो गन्तव्य हुनसक्छ एमुन मोबाइल हाउस वीरेन्द्रनगर चितवन सम्पर्क नम्बर रहेको छ शून्य छप्पन्न पाँच बयासी आठ सय एक र अन्ठानब्बे चार पचास एकाउन्न दुई सय अठाइस यो त रह्यो एमुन मोबाइल हाउस वीरेन्द्रनगर चितवनको जानकारी जसले हामीलाई पुरस्कारको व्यवस्था गरेको छ यति बेला कोही सहभागी हुनुहुन्छ भन्ने इसारा पाइसकेको छु उहाँसँग कुराकानी गर्छु हजुर नमस्ते नमस्ते हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ चण्डी भन्ज्याङबाट लोक गुरुङ चण्डी भन्ज्याङको हाल खबर के छ लोकजे ए चिसो चिसो मौसम छ अनि खाजा खानुभयो एकछिनपछि हुन्छ कार्यक्रममा आउनुभएको छ तपाईँको लागि पनि एउटा गाउँ कथा राखिहाल्छु है त डाल केही छैन छैन हात खुट्टा तर पनि आएर उखेल्छ रुख बुट्टा के होला पहिरो के गर्ने यसैलाई अन्तिम उत्तर मान्ने के गर्ने यसैलाई अन्तिम उत्तर मान्ने हुन्छ हाम्रो कम्प्युटरले के भन्छ सोधौँ है त सही जवाब लोकजी ठ्याक्कै सही जवाफ भनेर ताली पड्काइसक्यो हाम्रो कम्प्युटरले विजेताको सूचीमा रहनु भएको छ कार्यक्रम सुन्दै गर्नुहोला अहिले भने छुट्टिन्छौँ नमस्कार लो गुरुङ हुनुहुन्थ्यो चण्डी भन्ज्याङदेखि सुरुवातमै आउनुभएको थियो ट्वाक्कै मिलाउनु भएको छ फेरि पनि कोही सहभागी हुनुहुन्छ भन्ने राजको इसारा पाएको छु उहाँसँग पनि कुराकानी गर्छु कहाँदेखि को हुनुहुन्छ हजुर नमस्कार कहाँदेखि को बोल्दै हुनुहुन्छ रिमलाल रिमलालजी के गर्नुहुन्छ त्यही हो है अनि कार्यक्रममा आउनुभएको छ तपाईँलाई कार्यक्रमको बारेमा थाहा छ हुन्छ हामी गाउँखाने कथा सोध्ने गर्छौँ यहाँ है र तपाईँको लागि पनि एउटा गाउँखाने कथा नखान्छ नपिउँछ दिनभरि घरको रक्षा गर्छ के होला हजुर के होला नखान्छ नपिउँछ दिनभर घरको रक्षा गर्छ के होला घरको छानो त्यसले त रातिमा पनि रक्षा गर्छ <laughs> ल ध्यान दिएर भन्नु होला के हो यसको सही जवाब भनेको के भन्नुभयो अझ राम्रोसँग बुझिएन के भन्नुभयो यसको जवाब तपाईँको जवाफै बुझिएन के भन्नुभयो के भन्नुभयो सूर्य के गर्ने यसैलाई अन्तिम उत्तर मान्ने हुन्छ हाम्रो कम्प्युटरले के भन्छ सुनौ है त तपाईँको जवाब बिग्रियो त रिमलालजी अब कम्प्युटरले मिलेन भनेको छ है यसको सही जवाब के हो भनेर जान्नको लागि चाहिँ कार्यक्रम सुन्दै गर्नु होला अहिले भने छुट्टिन्छौँ नमस्कार काङ्कडा साथदेखि रिमलाल चेपाङ आउनुभएको थियो मिलाउन सक्नु भएन तपाईँलाई पनि यसको सही जवाफ आउँछ भने शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस तपाईँको लागि खुल्ला गरेका छौँ यति बेला कोही सहभागी हुनुहुन्छ भन्ने इसारा पाएको छु कहाँदेखि को हुनुहुन्छ उहाँलाई स्वागत गर्छु हजुर नमस्ते नमस्ते हजुर उहाँसँग कुराकानी हुन सकिरहेको छैन कुनै बेला नेटवर्कले गर्दा पनि गडबडी हुन्छ फेरि पनि कोही सहभागी हुनुहुन्छ भन्ने इसारा उहाँसँग कुराकानी गर्ने जमर्को गरिरहेको छु को हुनुहुन्छ हजुर नमस्ते नमस्ते हजुर राज के भइराखेको छ मेरो आवाज उहाँले सुन्नुभएको छैन सायद मैले पनि सुनेको छ होइन शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस तपाईँको लागि खुल्ला गरेका छौँ प्रविधिबाट राज हुनुहुन्छ म छु तपाईँको गाउँखाने कथाको साथी राजन दिल गुरुङ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा प्रस्तुति कार्यक्रम लौ गाउँ तपाईँ हामीलाई इन्टरनेट अनलाइनबाट पनि सुन्न सक्नुहुन्छ W W W dot radio Arpan dot com dot एनपीबाट यति बेला फेरि पनि कोही सहभागी हुनुहुन्छ भन्ने इसारा पाएको छु कहाँदेखि को हुनुहुन्छ उहाँसँग कुराकानी गर्छु हजुर नमस्ते नमस्ते कहाँदेखि को बोल्दै हुनुहुन्छ चण्डी भन्ज्याङबाट युवराज गुरुङ चण्डी भन्ज्याङ कति टाढा पर्छ हो यो टाढीबाट हजुर हजुर ए त्योभन्दा अलिकति माथि निकै रमाइलो छ जस्तो लाग्छ यो चण्डी भन्ज्याङ नामाइले पनि त्यस्तो लागिरहेछ क्या हामीलाई हुन्छ कार्यक्रममा आउनुभएको छ युवराजी पहिलो पटक हो जस्तो लाग्यो हामीले कार्यक्रममा गाउँखाने कथा सोध्ने गर्छौँ तपाईँको लागि पनि गाउँखाने कथा राख्छौँ है त नखान्छ नपिउँछ दिनभर घरको रक्षा गर्छ के होला चाबी के फेरि भन्नुहोस् साँचो के गर्ने युवराजी हजुर हजुर चाबी के यसैलाई अन्तिम उत्तर मान्ने हुन्छ हाम्रो कम्प्युटरले के भन्छ सोधौँ है त सही जवाफ युवराजी तपाईँको पनि सही जवाफ आएको छ केही बेर अगाडि लोग्रुङ आउनुभएको थियो चण्डी भन्ज्याङदेखि नै उहाँको पनि सही जवाब छ है विजेताको सूचीमा पर्नु भएको छ कार्यक्रम सुन्दै गर्नुहोला अहिले भने छुट्टिन्छौँ नमस्कार युवराज गुरुङ हुनुहुन्थ्यो चण्डी भन्ज्याङदेखि सही जवाब दिइसक्नु भएको छ भने यति बेला फेरि पनि कोही सहभागी हुनुहुन्छ भन्ने राजको इसारा पाएको छु कहाँदेखि को हुनुहुन्छ उहाँसँग पनि कुराकानी गर्छु खेल खेल्छौँ हजुर नमस्कार नमस्कार कहाँदेखि को बोल्दै हुनुहुन्छ म पिप्ले गाविस चितवनदेखि पिप्लेबाट को बोल्दै हुनुहुन्छ म रक्षक कोइराला रक्षक कोइराला रक्षकजी पहिलो पटक हो हजुर पहिलो पटक हो म दृष्टिबिन पनि हो दृष्टिबिन हुनुहुन्छ अनि कार्यक्रमको बारेमा थाहा छ तपाईँलाई थाहा छ सर थाहा छ है हुन्छ तपाईँको लागि एउटा गाउँखाने कथा राखिहालेँ है त पातलले छाप्छन् करङले ढाक्छन् गोलो पारी सिरोमा राख्छन् के होला पातलले छाप्छन् करङले ढाक्छन् गोलो पारी सिरोमा राख्छन् के होला काटा हो सर काँटा हो कि होइन होला तपाईँले जवाब दिनुपर्ने हुन्छ यसैलाई अन्तिम उत्तर मान्ने हुन्छ हाम्रो कम्प्युटरले के भन्छ सोधौँ है त पहिला तपाईँको जवाफ बिग्रियो त रक्षकजी कम्प्युटरले चाहिँ बिग्रियो भनेको छ सही जवाब के हो भनेर जान्नको लागि चाहिँ कार्यक्रम सुन्दै गर्नुहोला अहिले भने छुट्टिन्छौँ नमस्कार नमस्कार रक्षक कोइराला हुनुहुन्थ्यो पिप्लेबाट उहाँ दृष्टिबिन हुनुहुँदो रहेछ दृष्टिबिन हुँदैमा यो संसारमा केही गर्न नसकिने भन्ने होइन प्रयास गर्नुभएको छ निकै खुसी लाग्यो प्रयास गर्नु नै पहिलो सफलता हो जस्तो मलाई लाग्छ फेरि पनि कोही सहभागी हुनुहुन्छ हामीसँग कार्यक्रममा कुराकानी अनि गाउँखाने कथाको खेल खेल्नको लागि कहाँदेखि को हुनुहुन्छ शून्य सपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य सपन्न पाँच त्रिसठी तिन सय तेत्तिस तपाईँको लागि खुल्ला गरेका छौँ सहभागीलाई स्वागत गर्ने तर्खरमा छु कहाँदेखि को हुनुहुन्छ हजुर नमस्कार कहाँदेखि को बोल्दै हुनुहुन्छ चैनपुरबाट सविता सेणाई सरिता सेणाई सरिताजी के गर्नुहुन्छ कुन लेभल पढ्दै हुनुहुन्छ कस्तो चलिरहेको छ पढाइ राम्रै छ है कार्यक्रममा पहिलो हो जस्तो लाग्छ कार्यक्रमको बारेमा थाहा छ हुन्छ तपाईँको लागि गाउँखाने कथा राखिहालेँ है त पातले छाप्छन् करङले ढाक्छन् गोलो पारी सिरोमा राख्छन् के होला छत्री के गर्ने यसैलाई अन्तिम उत्तर मान्ने हुन्छ हाम्रो कम्प्युटरले के भन्छ सोधौँ है त सही जवाफ सरिताजी ठ्याक्कै मिलाउनु भयो गाउँखाने विद्वानी हुनुहुन्छ जस्तो लाग्यो विजेताको सूचीमा पर्नु भएको छ कार्यक्रम सुन्दै गर्नुहोला अहिले भने छुट्टिन्छौँ नमस्कार सरिता स्याँडै चैनपुरदेखि हुनुहुन्थ्यो ठ्याक्कै मिलाएर गइसक्नु भएको छ तपाईँको लागि रमाइलो रमाइलो गाउँ खाने कथाहरू लिएर आएका छौँ फेरि पनि कोही सहभागी हुनुहुन्छ भन्ने इसारा पाएको छु राजबाट कहाँदेखि को हुनुहुन्छ उहाँलाई नै स्वागत गर्छु हजुर नमस्कार कहिलेकाहीँ नेटवर्कमा समस्या आउँछ अहिले त्यस्तै त्यस्तै आवाज आएको थियो शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस तपाईँको लागि खुल्ला गरेका छौँ यमुन मोबाइल हाउस वीरेन्द्रनगर चितवनले राखेको आकर्षक पुरस्कार जित्नको लागि यहाँसम्म आउनुपर्ने हुन्छ यो दुईवटा माध्यम हुँदै कोही हुनुहुन्छ राज कोही सहभागी हुनुहुन्छ उहाँलाई स्वागत गर्छु हजुर नमस्ते नमस्ते नमस्कार कहाँदेखि को बोल्दै हुनुहुन्छ जितमान चेपाङ बिकमान बिकमान चेपाङ के गर्नुहुन्छ बिकमानजी बसी बस ए अनि त्यता चिउरी पाक्ने बेला भएन भने भर्खर भर्खरै पाकिरहेको छ अब पाक्छ अब त पाक्ने बेला भएको हो नि होइन ल हामीलाई पनि चखाउनुहोस् है तपाईँको गाउँतिर फलेको चिउरी कस्तो हुन्छ भनेर हुन्छ हुन्छ कार्यक्रममा आउनु भएको छ तपाईँको लागि एउटा खाने कथा राखिहाल्छु है त फल झर्यो भुइँभरि रोग छैन वरिपरि बिलाउँछ परि के होला असिना के गर्ने यसैलाई अन्तिम उत्तर मान्ने हुन्छ हाम्रो कम्प्युटरले के भन्छ सोधौँ है त जवाफ मिलाउनु भएको छ भनेर कम्प्युटरले भनिसकेको छ विजेताको सूचीमा पर्नु भएको छ कार्यक्रम सुन्दै गर्नुहोला अहिले भने सुटिन्छौँ नमस्कार नमस्कार बिगमान सेपाङ हुनुहुन्थ्यो काङ्कडादेखि मिलाएर गइसक्नु भएको छ यो हो कार्यक्रम लौ गाउँ फेरि पनि कोही सहभागी हुनुहुन्छ भन्ने इसारो पाएको छु कहाँदेखि को हुनुहुन्छ उहाँलाई स्वागत गर्छु हजुर नमस्ते उहाँ कोही हुनुहुन्छ भन्ने फेरि पनि इसारा हजुर नमस्कार नमस्कार हजुर राज उहाँसँग कुराकानी गर्न सकिरहेको छैन म मेरो आवाज उहाँले भयो भएन थाहा भएन उहाँको चाहिँ मैले सुनिराखेको छैन कार्यक्रम लौखानुस गाउँमा यति बेला भने एउटा साङ्गीतिक आवाज तपाईँको लागि राख्नुपर्ने हुन्छ यसपछि भने हामी छोटो सन्देशमूलक व्यावसायिक विश्रामतर्फ पनि लाग्नुपर्ने हुन्छ रेडियो अर्पण एक सय चार ठुलो पाँच मेगामा यति बेला भने साङ्गीतिक आवाज भन्दा भन्दै राजले होइन एकजना सहभागीलाई त लिनैपर्छ कसरी गरी पनि भनेर इसारा गर्नुभएको छ कहाँदेखि को हुनुहुन्छ उहाँलाई लिन्छु यसपछि अनि बल्ल साङ्गीतिक आवाजतर्फ लाग्नेछौँ को हुनुहुन्छ स्वागत गर्छु हजुर नमस्ते नमस्ते कहाँदेखि को बोल्दै हुनुहुन्छ ए जुटपानी चारदेखि गणेशबाट गणेश गणेशजी के छ खबर रोपाई कस्तो उठाएर छोडेको होइन कहिलेकाहीँ नेटवर्कले गर्दा त्यस्तो हुनसक्छ हामी तपाईँसँग कुराकानी गर्न त आतुर हुने गर्छौँ जहिले पनि हुन्छ कार्यक्रममा आउनुभएको छ तपाईँको लागि गाउँखाने कथा राखिहाल्छु है त हुन्छ पेटोमा दाँत सिरोमा सिङ सिङमा समाति फनफनी रिङ के होला पेटोमा दाँत सिरोमा सिङ सिङमा समाति फनफनी रिङ के होला अन्तिम पटक है त पेटोमा दाँत सिरोमा सिङ सिङमा समाति फनफनी रिङ के होला जातो पिनेका के गर्ने यसैलाई फाइनल मान्ने हुन्छ हाम्रो कम्प्युटरले के भन्छ सोधौँ है त सही जवाब सही जवाब गणेशजी ट्वाक्कै मिलेको छ विजेताको सूचीमा पर्नुभएको छ कार्यक्रम सुन्दै गर्नु होला अहिले भने छुट्टिन्छौँ नमस्कार नमस्कार अब भनेर आज एउटा साङ्गीतिक कसैले लिनै पर्छ भनेर मैले भन्दै थिएँ तर पनि उहाँ आज मानिराख्नु भएको छैन धेरैभन्दा धेरै सहभागीहरूलाई भित्रै पठाउने चमत्कार गरिराख्नु भएको छ कहाँदेखि को हुनुहुन्छ उहाँसँग कुराकानी गर्छु हजुर नमस्ते कहाँदेखि को बोल्दै हुनुहुन्छ हजुर हामीले अलि आवाज सुन्न सकेका छैनौँ कहाँदेखि को बोल्दै हुनुहुन्छ झुवानीबाट अर्जुन महतो अर्जुनजी झ्वानी कहाँनिर घर यो सौरा भन्नु माथि झनी स्कुलभन्दा कता माथि हुन्छ कार्यक्रममा आउनु भएको छ तपाईँको लागि पनि एउटा खाने कथा राख्छु है त भित्र अब बाहिर छाला बुढजुत्ताको लात खाला के होला भित्र हावा बाहिर छाला बुढजुत्ताको जुत्ताको लात खाला के होला गाह्रो पर्यो के गर्ने अर्को हप्ता फेरि प्रयास गर्ने हुन्छ आजलाई छुट्टिन्छौँ नमस्कार अर्जुन महतो हुनुहुन्थ्यो गाह्रो पऱ्यो भनेर गइसक्नु भएको छ सजिलो छ जस्तो लाग्छ यतिखेर माहौल पनि त्यस्तै त्यस्तै रहेको छ राज आज मेरो पसिना चुहाउने तर्करमा हुनुहुन्छ धेरै साथीहरूलाई चाहिँ भित्र पठाइराख्नु भएको छ कहाँ देखेको हुनुहुन्छ उहाँलाई पनि स्वागत गर्छु भन्दा भन्दै अब चाहिँ साङ्गीतिक आवाज पस्किनै पर्छ तपाईँको लागि भनेर इसारा गर्नुभएको छ यति बेला भने यो भाका तपाईँको लागि यसपछि भने हामी छोटो सन्देशमूलक व्यावसायिक विश्रामतर्फ पनि लाग्छौँ रेडियो अर्पण सुन्दै होला रेडियो अर्पण एक सौ सात अपनो पांच मेगा प्रसुति तथा स्त्री रोग सम्बन्धी बिरामीहरूका लागि विशेष जानकारी यस टाँडी रत्नगर पोलिक्लिनिक प्राली तथा Ratnanagar medicine centre main road टाँडीमा प्रत्येक शनिबार बिहान दस बजे वरिष्ठ प्रसुति तथा स्त्री रोग विशेषज्ञ डाक्टर श्री प्रसाद अधिकारी आउँदै हुनुहुन्छ त्यसैले तल्लो पेट दुख्ने पिसाब पोल्ने महिनाबारी हुँदा अत्याधिक रक्तस्राव हुने महिनाबारी अनियमितता तथा गडबडी सेतो पानी बग्ने पाठेघरको मुखमा घाउ भएको बाँझोपन आङ खस्ने अस्वाभाविक रूपमा गर्भ खेर जाने तथा गर्भवती महिलाको स्वास्थ्य खेर जाने लगायतका समस्याहरूको सफल उपचार गरिने हुँदा सम्बन्धित बिरामीले लाभ लिनुहोला फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक क्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी फोन नम्बर शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस एसएलसी फेल भएका एसएलसी छुट भएका विद्यार्थीहरूका लागि private test SLC and special SLC preparation क्लासमा भर्ना खुल्यो भर्ना खुल्यो कहाँ न्यू साइनिङ एजुकेसन सेन्टरमा हामी कहाँ दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाबाट स्वच्छ एवं शान्त वातावरणमा व्यवस्थापकको प्रत्यक्ष निगरानीमा लेसन प्लान अनुसार एसएलसी तथा प्लस टूको कक्षा सञ्चालन गराइन्छ साथै सम्पूर्ण तहको ट्युसन इङ्ग्लिस ल्याङ्ग्वेज एवं प्लस टूमा साइन्स पास गरी बिबिए र सिए पढ्न चाहनेहरूका लागि कम्पलसरी बेसिक कोर्स पनि गराइन्छ सम्पर्क new shining education centre Ratnanagar आठ दूरसञ्चार रोड चितवन प्रबन्धक नवीन कुमार शर्मा फोन शून्य छप्पन्न पाँच बैसठी तिन सय पचपन्न मोबाइल अन्ठानब्बे चार एकाउन्न तिरासी तिन सय चौवालिस पुनश सिसी क्यामेराको निगरानीमा पढाइ हुने जानकारी गराइन्छ गुणस्तरीय शिक्षाको लागि new shining education centre shining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 अर्याल सप्लायर सेन्टर्स पुरानो ठाउँबाट पचास मिटर पूर्वतर्फ सरेको जानकारी गराइन्छ फोन शून्य छप्पन्न पाँच एकसठी आठ सय चालिस छोरा कस्तो लाग्यो त हुनेवाला बुहारी हुनेवाला बुहारी त साह्रै राम्री छिन् अनि यो घरको डेकोरेसन झनै राम्रो बरुबुबा हुनेवाला सम्धिसँग सुन्नुहोस् न यी सबै मार्बल टाइल्स अनि सेनेटरिजका सामानहरू कहाँबाट ल्याएको अनि यो डेकोरेसन कसले गरेको हाम्रो घरमा पनि त्यहीँबाट ल्याउनु पर्यो क्या अनि त म पनि खुसी तपाईँकी बुहारी पनि खुसी ए यी सामानहरू अनि यो डेकोरेसन सबै चोकको भर्तुर मिनी मार्केटमा रहेको पूजा इन्टरप्राइजेसको कमाल हो म त सन्तुष्ट छु पूजा इन्टरप्राइजेसको सेवाबाट हजुर हामी कहाँ branded marble granite marble granite tiles Rangoli सेनेटरीका सामानहरू ब्रान्डेड कमोड प्यानहरूका साथै जिप्सन अल्मुनियमका झ्याल ढोका कार्लिस बुट्टा वाल पुटिङ पेरिस पुटिङ सम्पूर्ण कामको लागि मिस्त्रीको सुविधा साथै आकर्षक रूपमा होम डेकोरेसन समेत गरिन्छ सम्पर्क पूजा इन्टरप्राइजेस मुख्य कार्यालय चौक भरतपुर मिनी मार्केट अगाडि फोन शून्य छप्पन्न पाँच एकतिस पाँच सय तेह्र मोबाइल अन्ठानब्बे पाँच पचास चौसठी सात सय अठार पुनश्च हामी कहाँ स्लोप टपको लागि आकर्षक झिङ्गटे खपडा पनि पाइन्छ मनोरञ्जनका लागि पनि स्वागत छ यो छोटो सन्देशमूलक व्यवसायिक विश्रामपछि कार्यक्रम लौ खानुहोस् गाउँको बाँकी बसाइमा म छु तपाईँको गाउँ खाने कथाको साथी राजन दिल गुरुङ मेरो आवाजलाई तपाईँ समक्ष पुर्याउन सहयोग गर्दै हुनुहुन्छ प्राविधिक सहकर्मी साथी राज पौडेल सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा हर्स शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस तपाईँको लागि खुल्ला गरेका छौँ एमुन मोबाइल हाउस वीरेन्द्रनगर चितवनले राखेको आकर्षक पुरस्कार जित्नको लागि पनि तपाईँ आउन सक्नुहुन्छ एमुन मोबाइल हाउसमा तपाईँ Nokia Samsung Colors Spice Lava Micromax र हरेक खाले चाइनिज मोबाइल खरिद गर्न अनि भरपर्दो तरिकाले मर्मत पनि गर्न सक्नुहुन्छ सँगसँगै एनटिसी युटिएल एनटिसी सिडिएमए र सबै खाले रिचार्ज कार्ड पनि होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै यनसिलको सिम र एनटिसीको सिम पनि रहेको जानकारी पाएका छौँ सँगसँगै फ्री वाइफाई जोन रहेको पनि जानकारी पाएका छौँ एन्ड्रोइड एप्लिकेसन डाउनलोड गर्न तपाईँलाई सजिलो हुन्छ जहानको लागि आग्रह गर्दछु र शून्य छपन्न पाँच बयासी आठ सय र अन्ठानब्बे चार पचास एकाउन्न दुई सय अट्ठाइसबाट आफूलाई आवश्यक परेको चिजहरूको अर्डर पनि गर्न सक्नुहुन्छ कोही सहभागी हुनुहुन्छ यति बेला भन्ने राजको इसारा पाएको छु कहाँदेखि को हुनुहुन्छ उहाँलाई भित्रै बोलाउँछु हजुर नमस्ते कहाँदेखि को बोल्दै हुनुहुन्छ चैनपुरदेखि सबिन सबिनको पछाडि के होला सबिनको पछाडि सेडाई होला है के गर्नुहुन्छ सबिनजी आजभोलि कुन लेभल पढ्दै हुनुहुन्छ नाइनमा पढ्दै हुनुहुन्छ है कस्तो चलिरहेछ पढाइ ठिकै छ राम्रो बनाउनु पर्यो त्यो ठिकैलाई है <laughs> हुन्छ कार्यक्रममा आउनुभएको छ तपाईँको लागि पनि एउटा गाउँखाने कथा राखिहाल्छु भित्र हावा बाहिर छाला बुढजुत्ताको लात खाला के होला भित्र हावा बाहिर छाला बुढजुत्ताको लात खाला के होला फुटबल होला के गर्ने यसैलाई अन्तिम उत्तर मान्ने हुन्छ हाम्रो कम्प्युटरले के भन्छ सोधौँ है त जवाफ सही जवाफ ताली पड्किसकेको छ सबिनजी विजेताको सूचीमा पर्नु भएको छ कार्यक्रम सुन्दै गर्नु होला अहिले भने छुट्टिन्छौँ नमस्कार सबिन सिँढाई हुनुहुन्थ्यो चैनपुरदेखि उहाँले पनि मिलाइसक्नु भएको छ भने फेरि पनि कोही सहभागी हुनुहुन्छ भन्ने इसारा पाएको छु उहाँसँग पनि कुराकानी गर्छु कहाँदेखि को हुनुहुन्छ हजुर नमस्ते हजुर नमस्कार नमस्ते हजुर किन हो बोल्न पनि यति साह्रो भाउ खोज्नु भएको कहाँदेखि को बोल्दै हुनुहुन्छ म मकवानपुरबाट आकाश मकवानपुरबाट आकाश हजुर आकाशजीको पछाडि चाहिँ के होला तमाङ हो आकाश तमाङ के गर्नुहुन्छ आकाशजी बसी बसाइ हो कार्यक्रममा पहिलो पटक हो हुन्छ कार्यक्रममा आउनुभएको छ तपाईँको लागि पनि एउटा गाउँ खाने कथा राखिहालेँ है त मासुको खम्बामा चक्का र डोरी चक्काको अनुहारमा समयको फुरफुरी के होला मासुको खम्बामा चक्का र डोरी चक्काको अनुहारमा समयको फुरफुरी के होला गाह्रो पर्यो है हुन्छ अर्को हप्ता प्रयास गर्नुहोला कार्यक्रममा आउनुभयो निकै खुसी लाग्यो अहिले भने छुट्टिन्छौँ नमस्कार मकनपुरदेखि आकाश तमाङ हुनुहुन्थ्यो उहाँले मिलाउन सक्नु भएन अब हामी अन्तिम एकजनालाई मात्रै लिन्छौँ राजको इसारा त्यस्तै पाएका छौँ शून्य सपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य सपन्न पाँच त्रिसठी तिन सय तेत्तिस तपाईँको लागि खुल्ला गरेका छौँ हामी अन्तिम अन्तिममा आइसकेका छौँ धेरैभन्दा धेरै सहभागीहरूलाई भित्र बोलाउने भएको भएर हामीले गाउँ लिन र दिन पाएका छैनौँ सम्झाउनु होला गाउँ लिने दिने भइराखेको छ भनेर राजको इसारा अत्यन्तै ढिलो भइसक्यो अब भने बिदा माग्नुपर्छ भनेर भन्नुभएको छ होस् आज हामीसँग धेरैजना साथीहरू आउनुभएको छ चण्डी भन्ज्याङदेखि लोक गुरुङ काँक्रादेखि रिमलाल चेपाङ चण्डी भन्ज्याङबाट युवराज गुरुङ पिप्लेबाट रक्षक कोइराला चैनपुरबाट सरिता सेवडाई काँक्राबाट बिकमान चेपाङ जुटपानीबाट गणेश भट्ट झुवानीबाट अर्जुन महतो चैनपुरबाट सबिन सुडाई मकनपुरदेखि आकाश तमाङ आउनु भएको थियो उहाँहरूमध्ये केहीले मिलाउनु भएको छ भने केहीले मिलाउनु भएको छैन मिलाउनु हुने तपाईँमध्ये एकजनालाई पुरस्कारको व्यवस्था गर्न सक्छौँ त्यसैले गोला बनाउने जिम्मा राजलाई दिन्छु त्यो दिन जेलको लागि भने एउटा अर्को एउटा भाका सुन्नुपर्ने हुन्छ गोला लिएर फेरि म उपस्थित हुन्छु यति बेला भने यो साङ्गीतिक आवाज तपाईँको लागि है अन्तरे जाजा अगाडि किन जाम परेको हेर आइज खै आज पनि कृष्णवीरमा पहिरो गए जस्तो गुरुजी क्या पोहोर हो नाम पर्यो कृष्ण बिरमा जाम भोर भयो नि सोल्टे नि हाँसी बोलेर आज नि जाम पर्यो बोल्न मन लाग्यो के नाम पर्यो कृष्ण बिरमा जाम भोर भयो नि सोल्टिने हाँसे हाँसी बोलेर भोर भयो नि सोल्टिने हाँसे हाँसी बोलेर बर्सातको समय छ पानी पर्ने बित्तिकै पहिरो जाने जस्तो हाम्रो वातावरणहरू चाहिँ देखिन्छ कृष्णवीरमा जाम परेको जस्तो कुरा शर्मिला गुरुङ र मिलन लामा भन्दै हुनुहुन्थ्यो गीतबाट यो भाकालाई हामी केही बेरपछि उठाउनेछौँ यति बेला भने मेरो हातमा विजेताको नाम आइसकेको छ आज विजेता हुनुभएको छ लोक गुरुङ चण्डी भन्ज्याङबाट आउनुभएको थियो लोक गुरुङ जिल्ला हाम्रो तर्फबाट कङ्ग्रेचुलेसन धेरै धेरै बधाई छ लोक तपाईँले मुन मोबाइल हाउस वीरेन्द्रनगर चितवनबाट आकर्षक पुरस्कार जित्नु भएको छ तपाईँले एक साताभित्र आफ्नो परिचय पत्रको फोटोकपी सहित रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगा कार्यालयमा आफ्नो परिचय पत्र दिएर पुरस्कार सङ्कलन गरिदिनुको लागि अनुरोध गर्दछु र अहिले पनि मलाई सुनिराख्नु भएको छ भने शून्य सपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य सपन्न पाँच त्रिसठी तिन सय तेत्तिसमध्ये एउटा नम्बरमा फोन गरेर प्राविधिक सहकर्मी साथी राज पौडेललाई आफ्नो नम्बर टिपाइदिनको लागि अनुरोध गर्दछु किनभने तपाईँको पुरस्कार तपाईँ भएको ठाउँमै आउँछ त्यसैले गर्दा हुन्छ अब भने कार्यक्रमबाट हात लाउने बेला भइसकेको छ फोन गर्नुभयो धेरै साथीहरूले सबै सबैलाई धेरै धेरै धन्यवाद फोन प्रयास गर्नुभयो कति साथीहरूले फोन प्रयास गर्नुहुने तपाईँलाई पनि धेरै धेरै धन्यवाद छ यतिन्जेलसम्म एक सय चार ठुलो पाँच मेगाहरू सँगसँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot एनपीलाई लगन गरेर सुनेर साथ दिनुभयो सुनेर साथ दिनुहुने तपाईँप्रति पनि आभार व्यक्त गर्दछु पुरस्कारको व्यवस्था गरिदिने एमुन मोबाइल हाउस वीरेन्द्रनगर चितवनलाई पनि हृदयदेखि नै धन्यवाद व्यक्त गर्दै मेरो आवाजलाई तपाईँ समक्ष पुर्याउन सहयोग गर्नुहुने प्राविधिक सहकर्मी साथी राज पौडेलप्रति आभार प्रकट गर्दै रेडियो अर्पण एक सय चार थोलो पाँच मेगाहरको प्रस्तुति कार्यक्रम लौखानुस गाउँको आजको व्यवसायबाट म तपाईँको गाउँखाने कथाको साथी राजन दिल गुरुङ यो भाकालाई उठाउँदै छुटिन्छु हवस् त नमस्कार तपाईँको बाँकी पल शुभ रहोस् अर्पण एक सय चार थोप्लो पाँच mega hall Chitwan valley plotting तथा हाउसिङ प्रणाली अब आकर्षक घडेरीहरूको साथमा रत्नगर आठ पर्सौनी टाढा गाउँ स्थित साढे तिन बिगामा रहेको प्लटहरू रु तिन लाखदेखि बिस लाखसम्ममा उपलब्ध छ सोही प्लटमा आरसिसी ढलान सहित चार कोठाको घर पनि बिक्रीमा रहेको जानकारी गराइन्छ विकासका पूर्वाधारहरू खाने पानी विद्युत ढल छ मिटर सेतो पिच बाटो लगायत अन्य सुविधा सम्पन्न बिस सातदेखि माथिको मोहडा भएको घडेरीहरू खरिद गरी आफ्नो उज्जवल भविष्य सुनिश्चित गर्नुहोस् साथमा भरतपुर बसन्त चौकदेखि तिन सय मिटर भित्र रङ फ्याक्ट्रीको आडैमा छुट्टै घडेरीहरू पनि बिक्रीमा छ चितवन भ्याली प्लटिङ तथा हाउसिङ प्राली रत्नगर चितवन सम्पर्कका लागि राम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 किन्न रोयल इनफिल्ड बुलेट बाइक को चितवन को एकमात्र आधिकारिक विक्रेता यति अटोमोबाइल्स रत्नगर दुई टाढी चितवन फोन नंबर शून्य छप्पन्न पांच एकसठी दुई सय उनासाठी मोबाइल अंठानब्बे चार पचास त्रिचालीस नौ सय साठी र अन्ठानब्बे एक बाहन्न शून्य तेइस बयानब्बे साथै हामी कहाँ फाइनान्सको सुविधा पनि उपलब्ध छ अब